सताउँछ अनि पिरोल्छ मलाई निश्चल त्यो तिम्रै मुहारले मेरो फोकको प्यास सबै लुट्यो सहारा तिमी मेरो प्रेरणा तिमी मेरो जिउको तिमी मेरो you Hear my Abu